ल आयो आयो तुफान यातायात नन स्टप एक्सप्रेस मलेको दार्जिलिङ घाट गाडी नम्बर पाँच सय पचासी ट्याङ्के ड्राइभर भुन्टे खलासी हेलो दाइ दिदीहरू जाने हो सिटकाली सिटकाली नाच्दै गाउँदै जानुपर्छ है बताउँदै ताली आफ्नो सामानको सुरक्षा आफै गरौँ ल है गुरुजी सुर्ती चुरोट छोडौँ अगाडि बढौँ हे म पनि हजुर मोटर जाँदो रहेछ साना माया सालाला चौबिर रेलैमा हे इन्द्र कमल फुलको हजुर बोटै मरि गयो इन्भर्टर जाँदा इन्द्र कमल बस्दा चल्छ मैले तिमीलाई लाँदा आउन माया दया माया गर दिलमा आसन चुक चुक रेलगाडीमा ड्राइभर दाइको शासन मरि गए पानी इन्द्र कमल फुलको तर्की तर्की नजाउ काँची मनमा लाग्थ्यो चोट काली ओह्राले भान्जन चौतारी रेललाइनमा सारा हामी दुई चौतारी त्यो पल्लोपट्टि गुरुङ्गा नौ सो माया साला चौहेड रेलैमा गुरुङ्गा नौ सो माया साला चौहेड रेलैमा हे हामीमा गर्छौ हजुर लौ तिम्रो माया तिमी गर्छौ लौ कासको माया साला चौहेड रेलैमा तिमी गर्छौ लौ कति माया गर्छु तिमीलाई कति आउँदै जान्छ जो भन मनमा कुरा राख्छौ कति लाग्दैन र तिमीलाई यो ड्राइभर बाइकको माया लो मैले त तिमीलाई रोजे बाचा कसम खाया रोज मलाई नगर नायक मनलाई जोमन केही नसोचे सुन्ती हाल मलाई तिम्रो जोबन तिमी दानी माया गोलो मुहार ल भने जस्तो माया पाइयो रेलमा साला दोष कान्छीसँग माया बसेर रहरहरू मेटौँला यसरी नै अर्कोचोटि यात्रा गर्दा भेटौँला ल हेर न कान्छ कान्छी सुतेका छौँ मस्त यो तला मलाई हेर्न मलाई भयो कष्ट बसबाट गरेपछि आफ्नै काममा व्यस्त अर्कोचोटि भेटौँला नि आजलाई हस्ता